कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूमा यहाँलाई हार्दिक स्वागत छ यो प्रस्तोता प्रकाश सायमी प्राविधिक मित्र सचिन्द्र गौतम नेपथ्यका सहयोगी सुफल काफ्लेका साथमा आजको अङ्कलाई शुभारम्भ गर्न चाहन्छु एउटा अलौकिक स्वर नेपाली जनस्थानको अत्यन्त आदरणीय गायक जसले पहिलो पटक नेपालको सीमा पारी एउटा अलगै राज्य सिक्किममा गएर गीत गाएर सम्मान पाएका थिए जुन सिक्किम पछि गएर भारतको बाइसौं राज्यमा गाभियो सिक्किमका राजारानीबाट सम्मान भएका ती गायक नेपालका मणि हुन् मानिक रत्न स्थापित नातिगाजीको संगीत डाक्टर राममान त्रिषितको शब्दमा कस्तो दियो बदला दूजल यो के बर्चा लिया गो आवा जल यो कस्तो कति पिया, कति आँसु नसाले नै छुना कि जस्तो अधरो के अधरो यो बिहान नै छुना कि जस्तो बदला मुटु जल्छा यो लिया गो हवा चल्छा जता तातै उनैको गीत गुन्जिने सुन्ने त कस्तो यो कस्तो दियो बदला उजल्छ यो यो कस्तो रात दियो बल्दा मुटु जल्छ मानिक रत्नको स्वर नातिकाजीको संगीत डाक्टर रामान त्रिषितको शब्द मानिक रत्न नेपाली संगीत आकाशमा त्यस्ता गायक हुन् जसले नारायण गोपाललाई रेडियोको माइक्रोफोन अगाडि ल्याउन भरमगदुर कोशिश गरे मानिक रत्नले प्रेमध्वज प्रधानसित मिलेर प्रेम मानिक नामबाट बनाएको सांगीतिक जोडीबाट तयार पारिएको गीत मार्फत नारायण गोपाललाई रेड नेपालमा स्वर परीक्षा दिन लगाए र नारायण गोपाललाई हामीले यसरी स्वर सम्राटका रूपमा पछि पायौं गायक मानिक रत्न राष्ट्रिय नाचघरमा कार्यरत थिए नारायण गोपाल पनि त्यही कार्यरत हुन आए र पछि नारायण गोपाल महाप्रबन्धक भए नारायण गोपाल महाप्रबन्धक भएको लगत्तै यस्तै दशैंको मुखमा मन्त्रालयको आदेश मुताबिक महाप्रबन्धक नारायण गोपाल गुरूवाचार्यले करिब तेह्रजना कर्मचारीलाई जागिरबाट निकाल्नुपर्ने अवस्था आयो त्यसमा उनकै साथी मानिरत्न पनि परे जसलाई उनी आफ्नो पितापछि दोस्रो गुरू मान्दथे त्यसबाहेक अन्य कलाकारहरूमा हास्य कलाकार हरिवंश आचार्य अभिनेत्री सुशीला रायमाझी धेरै कलाकारको जागिर गयो त्यति बेला नारायण गोपालका बारेमा धेरै विरोध पनि भए र नारायण गोपालले यसका बारेमा धेरै पछि मात्र आफ्नो स्पष्ट वक्तव्य राखे नारायण गोपालको सम्झना गर्दै अब अर्को गीत छ तारादेवीको स्वरमा तारादेवीले गाउनुभएको यस गीतका गीतकारले एउटै गीत लेख्नुभएको छ यही एउटा गीत र गीतकार केही महिना अगाडि दुई या तीन महिना अगाडि अमेरिकामा अज्ञातवश उहाँको निधन भयो धेरै ढिलो काठमाण्डुमा खबर आयो श्यामकृष्ण उपाध्यायको रचना नातिकाजीकी संगीत तारादेवीको स्वरमा टाढा बोटा बोलाएको तिमीलाई नै हो मैले बोलाएको तिमीलाई नै हो मैले तारादेवीको स्वर यो गीत बज्दै गर्दा हामीलाई हाम्रो ट्विटर ह्यान्डल युजेवाईएएलओ उज्यालोमा हामीलाई मेन्सन गर्नुभएको छ जापानबाट मोहन घलेले टोकियोको टोकियोको रेलगाडीमा अजर अमर संगीतको साथमा कामबाट घर फर्किँदैछु भनेर त्यसै गरी अलि अप्ठ्यारो नाम छ यहाँ फर्गेट मिन्नट उहाँले पनि अजर अमर गीतहरू सुन्दै गरेको ट्विट गर्नुभएको छ भने चिजन भट्टराईले हिजै मात्र अजर अमर गीतहरू सुनेर हाम्रो उज्यालो ट्विटरमा लेख्नुभएको छ हजुरको आवाजको म बुलन्द फ्यान भए भनेर लेख्नुभएको छ यहाँलाई पनि यो कार्यक्रम कस्तो लाग्छ आफ्नो शुभेच्छा शुभकामना सुझाव पठाउन सक्नुहुनेछ आज हामी चर्चा गर्नेछौ एउटै गीत लेखेर चर्चित भएका केही गीतकारहरूका बारेमा भर्खरै हामीले दिवंगत गीतकार श्यामकृष्ण उपाध्यायका कुरा गर्यौं अब अर्को गीतको कुरा गर्दा सानो अद्भुत इतिहासलाई जोड्न उल्लेखनीय हुन्छ सन्दर्भ स्वर सम्राट नारायण गोपाल र संगीतकार अम्बर गुरूङको तीस दशकमा शरण प्रधानको देहान्त भएपछि अर्ण लामाको सहायतार्थ एउटा कार्यक्रमको आयोजना गरियो अर्ण लामा सहयोग साँझ सो कार्यक्रम गरेपछि राम्रो रकम नउठेर अर्ण लामालाई आर्थिक सहयोग गर्न सकिएन त्यसपछि स्वत नारायण गोपाल र अम्बर गुरूङको बीचमा शीतयुद्ध शुरू भयो त्यसको केही कारण अन्य कलाकारहरू पनि थिए जसले ती पैसा हिनामिना गर्नमा सक्रिय भूमिका निर्वाह गरे र नारायण गोपालले आवेशमा आएर धेरैजनालाई भने यो सबै अमर गुरूङको कारणले कार्यक्रम बिग्रिएको लामो समयको द्वन्द्व चल्यो दुईको बीचमा करिब दस एघार वर्ष दुईजनाले धेरै ठाउँमा भेटेर कहिलेकाहीँ झडा गर्ने पनि मूड बनाए जब नेपाल प्रज्ञा प्रतिष्ठानले मालती मंगले नामक गीति नाटक मञ्चन गर्ने बेला भयो नाटकका लेखक माधव घिमिरे अल्मलिए उनलाई चाहिन्थ्यो आवाज नारायण गोपालको संगीत अम्बर गुरूङको तर दुईको बीचमा बोलचाल नभएको करिब एघार वर्ष भइसकेको थियो कविवर माधव घिमिरे आफै राष्ट्रिय नाचघरका महाप्रबन्धक नारायण गोपालको नयाँ घर महाराजगंज पुगे र भने नारायणजी यहाँ एउटा महाप्रबन्धकको घरमा नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति आएको होइन एउटा बेसाहारा गीतकार नाटककार एउटा राम्रो गायकको स्वर माग्न आएको नारायण गोपालले ठटौलो पारामा भने बाजे खास कुरा के हो भन न त्यसपछि माधव घिमिरेले भने मलाई तपाईँको आवाज चाहियो अम्बर गुरूङको संगीतमा मालदे मंगले भने गीती नाटक हुँदैछ माधव घिमिरेलाई नातेकाजी र नारायण गोपाल प्राय बाजे नै भन्थे माधव घिमिरे नातिकाजीलाई नाति नै भन्थे यो प्रस्ताव स्वर सम्राट नारायण गोपाललाई अनौठो लाग्यो किनकि अम्बर गुरुङसँग बोलचाल छैन तर गीत कसरी गाउने उनले भने अम्बरले नै गाउने होला नि त गीत माधव घिमिरेले भने होइन उहाँ त हाम्रो प्रज्ञा प्रसानको कर्मचारी हो उहाँले हामीले भनेको मान्नुहुन्छ तपाईँ गाउन तयार हुनुहोस् त्यसपछि नारायण गोपाल गीत गाउन तयार भए प्रज्ञा प्रतिष्ठानको महेन्द्रको शालिग भएको प्रतिमा कक्षमा अचानक एक दिन माधव घिमिरेले नारायण गोपाल र अम्बर गुरूङलाई एउटा हुलमा भेटाइदिए पुनः दुईका बीचमा ह्याण्डसेक भए बोलचाल भए गीत गाउने तय भयो तर अम्बर गुरूङको एउटा शर्त थियो नारायण गोपालले गीत गाउने हो भने मेरा एघार बुदाहरू छन् ती सबै नारायण गोपालले पालना गर्नुपर्छ पहिले त शर्त स्वीकार गरियो तर ती एघार बुदा साँचैको एघार बुदा भए नारायण गोपाल कुनै पनि बुदा मान्न तयार थिएनन् अर्को द्वन्दको चरण थियो गायिका तारादेवी जोसँग नारायण गोपालको बोलचाल थिएन नारायण गोपालले भने पहिला तारादेवीको आवाज रेकर्ड गराउनु पछि म गाउँला अम्बर गुरूङ त्यस अर्थमा तयार थिएनन् पहिला तपाईँ गाउनुहोस् अनि तारादेवीलाई गाउन लगाउला नारायण गोपालले गाइसकेपछि तारादेवीलाई त्यो रेन्जमा गाउन धेरै गाह्रो गाह्रो नै पर्यो फेरि एकपटक तारादेवीको स्वर रेकर्ड गरेपछि मात्र नारायण गोपालले गीत गाए नारायण गोपालसँग गरिएको एघार बुदाका दुई महत्वपूर्ण बुदा थिए अम्बर गुरूङको संगीतमा नारायण गोपालले कुनै पनि करेक्सन गर्न नपाउने र रिहर्सलमा नारायण गोपाल नियमित समयमा आउनुपर्ने भन्ने थियो ती ती दुई बुधा रेकर्डिङ दशमा पालना भएनन् तर मालती मंगले सुपर हिट भयो धेरै वर्षपछि दरबारबाट एक लाख पुरस्कार दिइयो तर नारायण गोपालले पुरस्कार लिन स्वीकार गरेन कारण किनभने लेखकलाई बीस हजार गायकलाई पाँच हजार दिएको उनलाई स्वीकार्य थिएन र फेरि दरबारमा पैसा फिर्ता गयो र फेरि नारायण गोपालले भने जति नै पुरस्कार पाए प्रस्तुत छ मालती मंगलेबाट त्यो कालोजय गीत आज भोलि दुख्दैन गोडा मैन काँडो के पानी रुन्छ माना फेरि छुटाइदियो दुईटा मुटु जोरी माकुरो झै झुन्डिरहेछु यो मायाको डोरी डाँडाले छेके पाने रुन्छ मना काया जुला देला जु सधे माया विपनीमा पाइन्न देख्न सपनीमा देखे पनि रुन्छ माना चिरिन्छ छाती जोडी ढु आज भोलि दुख्दैन गोडा मैना काडो के के पानी रुन्छ माना चिरिन्छ छाती जोडी अहिले मुटुरोग वर्षेनी लाखौं मानिसको ज्यान लिने कारण बनेको छ तर समयमै उपचारले यसबाट बच्न सकिन्छ के तपाईँलाई शुद्ध खोकी लाग्छ तपाईँलाई उच्च रक्तचापको समस्या छ श्वास फेर्दा गाह्रो हुन्छ श्वासमा बढ्छ मुटुको धड्कन अनियन्त्रित छ अथवा छाती दुख्छ भने यो मुटु रोगको लक्षण हुन सक्छ यस्तो लक्षण देखा पर्नासाथ तुरन्त स्वास्थ्य जाँच गराई ढुक्क हुनुहोस् याद गर्नुहोस् मुटु रोगको उपचार खर्चिलो छ तर यसको रोकथाम सजिलो छ त्यसैले मुटु रोग बारे आजैदेखि सचेत बनौ अस्वाभाविक मृत्यु होइन जीवन रोजो जनहितका लागि जयन्ती स्मृति प्रतिष्ठानद्वारा जारी सामाजिक सन्देश पल्पसा फाउन्डेसनमा नेपाली सेनामा खुलेको सेकेन्ड लेफ्टिनेन्ट सशस्त्र र नेपाल प्रहरीको इन्सपेक्टर र असै पद अनुसन्धान इन्सपेक्टर र असै पदका तयारी कक्षका साथै लोकसेवा आयोगका शाखा अधिकृत नासु खरिदार पदको विशेष तयारीका लागि जानै पर्ने एक मात्र ठाउँ पल्पसा फाउन्डेसन अद्वैत मार्ग पुरानो bus park Kathmandu mobile number अन्ठानब्बे पाँच एघार शून्य शून्य तिन सय पैतिस अन्ठानब्बे पाँच एघार शून्य शून्य तिन सय पैतिस तपाईँको विदेश जाने चाहना अब टेक्सस एकाडेमीले पूरा गर्छ जापानको जुनसुके सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नसुटाउनुहोस् हाम्रा विशेषताहरू part time job support visa नलागे पैसा नलाग्ने ग्याप कुनै चिन्ता छैन जेएलपिटी न्याट अनिवार्य छैन प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नुहोला सम्पर्क टेक्सास एकाडेमी कालीमाटी तथा पुतली सडक काठमाडौँ फोन नम्बर बयालिस सत्तरी सात सय दस बयालिस सत्तरी सात सय दस जनवरी र अप्रेलका लागि निशुल्क भाषा कक्षाहरू सञ्चालन भइरहेका छन् Yala Peak College of Business Management Tinkune Gairi Gaun Kathmandu Lincoln University मलेसियाबाट सम्बन्धन प्राप्त यस Yala Peak College of Business Management Tinkune Gairi गाउँमा बिएचएम र एमबिए कोर्समा अध्ययन गर्नका लागि छिट्टै सम्पर्क गर्नुहोला सिट सीमित छ थप जानकारीका लागि Yala Peak College of Business Management Tinkune Gairi Gaun Kathmandu phone शून्य एक चार एघार बाइस छपन्न चार एघार बाइस छपन्न सीधा कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूमा यहाँलाई पुनः स्वागत छ प्राविधिक मित्र शशीन्द्र गौतम र नेपथ्यका सहयोगी सुफल काफ्लेका साथमा यो प्रस्तुता प्रकाश सामीको शालीन आमन्त्रण प्रचार सामग्री सामग्रीभन्दा अगाडि स्वर सम्राट नारायण गोपालको स्वरमा मालती मंगले गीती नाटकको गीत बजायौं र अद्भुत चरित्रका शैलीका स्वभावका नारायण गोपालका बारेमा चर्चा पनि गर्यौं आगामी आश्विन अठार गते नारायण गोपालको जन्मदिन पर्छ त्रिहत्तरौं जन्मदिन हामी उन्नाइस गते विशेष कार्यक्रम तयार पार्नेछौं यहाँलाई पनि नारायण गोपालका बारेमा लागेका जानेका जान्न चाहेका कुराहरू छन् भने लेखी पठाउन सक्नुहुनेछ यद्यपि नारायण गोपालका बारेमा खोलिएका धेरै वेबसाइटमा गलत जानकारीहरू छन् उहाँले पाँच हजार गीत गाउनु भएको छ भने लेखिएको छ उहाँका जम्मा एक सय सन्ताउन्नवटा गीत रेकर्ड भएका छन् दुईवटा गीती नाटकमा उहाँले गीत गाउनु भएको छ एउटा गीत एउटा नाटक आघातमा रेकर्ड गरिएको गीत अहिलेसम्म फेला परेको छैन उहाँको मातृभाषा नेवारी हो तर उहाँले नेवारी भाषामा तीनवटा गीत गाउनु भएको छ त्यो कोठामै रेकर्ड भएको मानिन्छ गिरिजाप्रसाद जोशीको एउटा दुर्गालाल श्रेष्ठको दुईवटा नारायण गोपालका बारेमा अन्य अद्भुत कुराहरू पछि गरिनेछौ तर आजको एउटा रमाइलो विषय छ एउटै गीत लेखेर चर्चित भएका केही गीतकारहरूको प्रसंगलाई जोड्नेछौ यसभन्दा अगाडि भीषण गिरीको एउटा सानो टिप्पणी रहेछ यहाँ नारायण गोपाल मान्छे त गजबकै रहेछन् हठी स्वभावका भनेर लेख्नु भएको छ त्यसै गरिकन हामीलाई ध्रुवे दाई जो डी प्याकुरेल नामबाट ट्विटरमा हामीलाई मेन्सन गर्नुहुन्छ हामी पनि सुन्दैछौ अजर अमर गीतहरू सौदीबाट निशान्त खनालजीले मित्रसेनको गीतको चर्चा उठाउनु भएको छ रमेश पाण्डेले जस्तै प्रकाश शाहले म पनि सुन्दैछु भनेर उल्लेख गर्नुभएको छ अजर अमर गीतहरूको एघारौं श्रृंखलामा मुनामदनको त्यो झ्याउरी पनि सुन्न पाए हुन्छ भनेर दिप्याकुरले लेख्नुभएको छ त्यसै गरिकन शरदराज पाठकजीले पनि लेख्नुभएको छ अब गीतको दोस्रो चरणमा छौं गीत छ दीपश्रेष्ठको श्रेष्ठको स्वरको यो गीतका बारेमा धेरैको धेरै कुराहरू छन् गायक शैलेश सिंहलाई यो गीत सुन्दा कमल पोखरीको कृष्ण पावरोटीको पावरोटीको याद आउँछ किनकि उहाँ बाल्यकालमा त्यो बाटो हिँड्दा तीन बजेर पन्ध्र मिनट त्यो गीत बस्थ्यो अरे कतिजनालाई लाग्छ यो गीत श्रेष्ठले आफै लेखेका हुन् र उनकै जीवनमा घटेको दुखान्त घटनाको गीत हो तर संगीत श्रेष्ठले गरेका हुन् गीतकार युवान तुलादर हुन् युवान तुलादरले यो गीत बाहेक अर्को गीत लेख्न सक्नु भएन वा लेख्नु पनि भएन र उहाँको केही मानसिक अवस्था बिग्रेर उहाँ बिरामी पनि पर्नुभयो युवान तुलाधर एउटै गीत लेख्ने गीतकारको एउटै गीत कति कमजोर रहेछ मेरो भाग्य तिम्रो सिउँदो कोर्न सकिन दिपश्रेष्ठको आवाजमा कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो कोर्न सकिन कति कमजोर रहेछ रहर तिम्रो हाँसु पुछ्न सकेला अर्थ लाग्छ मायाको तरहा हालिदिनु धेरै अर्थ लाग्छ मायाको तर हार नठानिदिनु जति जे भो भइ गयो कमजोर रहेछ भाग्य तिम्रो सिउँदो फुर्न सकिना धेरै बाधाहरू अरूको तर दोष कसैलाई अरू अरूको तर दोष कसैलाई नदिनु जति जे भइ गयो मन मन्दिरमा सजाउनु जति भो कति कमजोर रहे भाग्य तिम्रो सिउँदो फुल्न सकिन कति कमजोर रहे रहर तिम्रो हाँसो बुझ्न सकिन युवान तुलादरको शब्दमा श्रेष्ठको संगीत र स्वरमा दीपश्रेष्ठलाई माया गर्नेहरूले यो गीतलाई धेरै सम्झेको हुनुपर्छ किनकि यो गीतको रेकर्डपछि नै दीपश्रेष्ठको मृत्यु भयो भन्ने व्यापक हल्ला भएपछि उनका समकालीन उनका फ्यान विशेष गरेर उनका गीतकार मित्रहरूले दीपश्रेष्ठको मृत्युमा तीन दिनसम्म नुन छोडेको इतिहास पनि छ तर दीपश्रेष्ठ पोखरा गएर नरबहादुर शेरचन र कल्याण शेरचनको सहयोगमा पोखरा गएर लामा चौरमा बसेर गुप्तवास बसेर स्वास्थ्य लाभ गरेर पुनः फर्केर आएपछि बन्ती मेरी उनी मेरो पाइला नछेकिदिनु गाएर फेरि चर्चामा आए तर श्रेष्ठलाई त्यति बेला लामो समय मृत्युको घोषणा गरिनुको कारण यो पनि थियो कि दीपश्रेष्ठलाई जनबलमा करकापमा अस्वस्थतामा गीत गाउन नलगाइयोस् भन्ने उनको चाहना थियो उनको परिवारको शुभेच्छा थियो दीपश्रेष्ठ को मृत्युको हल्लाका बारेमा गीतकार श्री पृष्ठकाल अहिले पनि आश्चर्य हुन्छन् र भन्छन् मैले साँच्चै नै देवश्रेष्ठ जानुभयो भनेर तीन दिन नुन पनि छोडेको थिए भन्छन् तर देवश्रेष्ठ अझै पनि हाम्रा माझ सक्रिय गायक हुनुहुन्छ श्रृंखला दृष्टि र त्यसबाहेक अन्य एल्बमहरू पनि उहाँका आइरहेका छन् जापान कोरिया अमेरिकामा निरन्तर उहाँ कार्यक्रम गर्दै हुनुहुन्छ र दीपश्रेष्ठका बारेमा रोचक कुराकानी छ गोर्खा दक्षिण बाउको चलन थियो दरबारमा तत्कालीन राजाले उनको गीत एउटै गीत नौ पटक नौ ठाउँमा बसेर सुने कहिले नजिकबाट कहिले टाढाबाट कहिले कुर्सीमा बसेर कहिले उभिएर उहाँलाई लाग्यो भोलिपल्ट दरबारबाट हुने घोषणा हुने गोर्खा दक्षिण बाबु पाइएला भन्ने तर त्यसको पाँच वर्ष पश्चिम पनि उहाँले त्यो पुरस्कार पाउनु भएन दीपश्रेष्ठको जानकारीसँगै अब हामी लागौं अर्को गीततर्फ यो गीत मलाई आफूले पनि एउटा अनौठो गीत लाग्छ सिक्किमको ग्यान्टोकबाट गायिका सुकमित लेप्चा सुकमित अधिकारी भएर प्रवेश गर्छन् र गीत रेकर्ड हुन्छ चर्चित हुन्छन् काठमाण्डुको रंगमंचमा एउटा क्रुनरको आगमन हुन्छ मंचमा नाच्न सक्ने गाउन सक्ने र दर्शकलाई तान्न सक्ने गायिका आउँछन् जीवनका विभिन्न उतार चढ़ावमा सुकमित अधिकारी पछि गएर सुकमित गुरूङ हुन्छन् तर सुकमित गुरूङले गाएको एउटै गीत लेख्ने गीतकार कृष्ण जोशीले पछि अरू कुनै गीत लेख्नु भएन कृष्ण जोशीको शब्दमा सुकमित गुरूङको आफ्नै स्वरमा यो गीत कृष्ण जोशी आफै पनि भन्छन् त्यस्तो गीत मैले फेरि किन लेख्न सकिन यहाँ प्रस्तुत छ धेरै नजिक हुनु पर्दैन मान्छे दर्शक छ सुकमित गरूङको आग्रह थियो यो गीत मार्फत एउटै गीत लेख्ने गीतकार कृष्ण जोशी जो हाम्रो समाजका एक चर्चित कवि पनि हुनुहुन्छ कति दिनमा आज बल्ल मजाले सुन्न पायो प्राध्यापक डाक्टर सनत कुमार बस्तीले गीतबारे लेख्नु भएको छ भने यो गीतलाई विशेष आग्रह गर्नुभएको थियो अजर अमर गीतहरूका नियमित मित्र किरण लक्ष्मीले त्यसै गरिकन धन्य भ्याइयो अजर अमर गीत भनेर उमेश सिगदेलजीले लेख्नुभएको छ आफ्नो ट्विटरमा उत्तम भट्टराईजीले नारायण गोपालको बारेमा हामीलाई धेरै कुरा थाहा रहेनछ जान्ने मौका पाइयो धन्यवाद भनेर लेख्नु भएको छ सुदीप भण्डारीले पनि by the way where has the loss these days भनेर उहाँले भएको छ त्यसै गरिकन लोकेन्द्र लिङजीले पनि आफ्नो भनाइराख्नु भएको छ सुदीप भण्डारीजीले हप्तामा यो कुन कुन बार आउँछ भनेर सोध्नु भएको छ यो आइतबार सोमबार र बिहिबार आउने गर्छ सुदीपजी त्यसै गरिकन विष्णु घिमिरेजीले दीपश्रेष्ठको गीत सुनेपछि बाल्यकालको याद आयो दीपश्रेष्ठ दाईको गीत सुनेर हाम्रो घरमा भर्खर भर्खर रेडियो किनिएको थियो रेडियो नेपालबाट खुब सुनिन्थ्यो भनेर उहाँ लेख्नुभएको छ भने प्रकाश शाहजीले रेडियोमा नाम आउँदा गजब लाग्दो रहेछ दशक अघिको रेड नेपाल सम्झे धन्यवाद भन्नुभएको छ अब एकछिन हामी प्रचार सामग्रीहरूका पछाडि ओजेल पर्न चाहन्छौं नेपालमा हरेक वर्ष पैंतालिस हजार व्यक्तिलाई क्षयरोग लाग्छ त्यसैले सार्वजनिक ठाउँमा खोकेर थुकेर र खकारेर अरूलाई पनि रोगको शिकार नबनाऊ सार्वजनिक हितका लागि उज्यालोको अनुरोध आउनुहोस् अब सी पब्लिकले पुर्याउँछ तपाईँलाई Japan study and work in Japan admission open for April session तपाईँले चाहे अनुसारको जापानको जुनसुकै सहरका कलेजमा पढ्ने र पार्ट टाइम जबको ग्यारेन्टी थप जानकारीका लागि सी पब्लिक एकाडेमी लेखनाथ मार्ग ठमेल पिपल बोर्ड सँगै फोन शून्य एक चौवालिस बिस पाँच सय सैतिस चौवालिस बिस पाँच सय सैतिस व्यस्त बजारभित्रको खुल्ला शान्त ठाउँ ए क्याफे एन्ड लन्च पारिवारिक वातावरणको लागि जानै पर्ने ठाउँ ए क्याफे एन्ड लन्च स्वच्छ स्वादिष्ट परिकारका साथै बर्थडे फेयरवेल पार्टी गोष्ठी सेमिनार तथा ट्रेनिङ हलको व्यवस्था फ्री वाइफाई र एसीको व्यवस्था अनि हरेक शुक्रबार विविध सांस्कृतिक कार्यक्रमको साथमा लाइभ बार्बिक्यूको मजा a cafe and lunch Dhobighat Lalitpur mega अस्पताल सँगै फोन नम्बर शून्य एक पचपन्न त्रिचालिस नौ सय छैसठी अन्ठानब्बे एकचालिस बत्तिस उनासाठी उनासत्तरी सीधा कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज उज्यालो नाइन्टी नेटवर्कको रात्रिकालीन संगीत शिविर अजर अमर गीतहरूमा यहाँलाई पुनः स्वागत छ हामीलाई भानु राज अर्यालजीले पनि ट्वीट गर्नुभएको छ त्यसै गरिकन दिलेश अर्यालजीले radio Chitwan ninety four six mega आज पुनः अजर अमर गीत सुन्न पाइएकोमा भनेर हामीलाई उज्यालोमा ट्वीट गर्नुभएको छ भने राजेन्द्र राज तिमिल सिन्हाजी जो टेलिभिजन कर्मी हुनुहुन्छ र हाम्रा शुभेच्छुक पनि हुनुहुन्छ उहाँले पनि राम्रो स्वागत छ सुन्दैछु भनेर लेख्नु भएको छ यहाँ नाम अलिक अप्ठ्यारो छ उहाँले लेख्नुभएको छ जिन्दगीमा पहिलोपल्ट सुकमित दिदीको यो गीत पनि सुनियो जय अजर अम्बर संगीत भनेर लेख्नुभएको छ एकजना मित्र हुनुहुन्छ उहाँको नाम लोकेन्द्र लिङ्क उहाँले प्रदीप राज पाण्डेजीको गीत सुन्न मिल्छ कि मिल्दैन भन्नुभएको छ सम्भवतः हामीले कुनै सिमाना बनाएका छैनौं तर नेपालको नेपाली भाषाको पहिलो गीत रेकर्ड भएको विक्रम सम्बत उन्नाइस सय पैंसाठीदेखि हामीले दुई हजार पैंसाठीसम्मलाई सय वर्ष मान्छौं भने हामीले दुई हजार पचास सालसम्मका गीतहरूलाई चाहिँ अवश्य पनि बजाउनेछौं कुनै दिन चयनमा पर्यो भने तपाईँको त्यो गीतलाई पनि हामी राख्ने नै छौं यो जानकारीसँगै अब अर्को एउटा गीत राख्न चाहन्छु यो गीतको रोचक कथाको म पनि एउटा पात्र हुँ यो गीत गाउनुभयो गायक योगेश वैद्यले संगीत गर्नुभयो नातिकाजीले लेख्नुभयो शिव अधिकारीले शिव अधिकारी लेखक पत्रकार निबन्धकार उपन्यासकार र साझा प्रकाशनका प्रुफ रिडर पनि उहाँले एउटा गीत रेड नेपालमा बुझाउनुभयो गीत पास भयो नातिकाजीले भित्ताबाट टिपेर गीतलाई संगीत गर्नुभयो र गायक चुन्नुभयो योगेश वैद्य गीत गुन्जियो घनघोर रूपमा चर्चित भयो तर गीतकार र गायकको परिचय कहिल्यै भएन दुई हजार सन्ताउन्न सालको कुनै फागुन महिनाको कुनै दिन म फोनमा यस्तै कार्यक्रम चलाउँदै थिएँ शिव अधिकारीको फोन आयो म गायकसँग कुरा गर्न चाहन्छु अठाइस वर्ष नौ महिनापछि यी दुईका बीच परिचय भयो शिव अधिकारी र योगेश वैद्य त्यो पनि फोनमा मात्रै सम्भवत भेट हुन पाएन किनकि अर्को वर्ष शिव अधिकारीको देहान्त पनि भयो प्रस्तुत छ उहाँलाई नै श्रद्धाञ्जली स्वरूप शिव अधिकारीकै गीत योगेश वैद्यको स्वर नातिकाजीको संगीतमा सपना भुलाई सारा आंसू पिए जाओ मन्दिरमा छ तिम्रै लिएर जाओ सपना जन्म जन्म न आखा आँखा दिएर जाओ जन्म जन्म सपना भुलाई सारा आँसू योगेश वैद्यको स्वर शिव अधिकारीको शब्द नातिगाजीको संगीतमा शिव अधिकारीले पछि पनि एउटा गीत लेख्नुभयो जुन गीतलाई संगीत गर्नुपर्ने थियो दीप श्रेष्ठले दीप श्रेष्ठ र शिव अधिकारीका बीच खटपट भएपछि शिव अधिकारीले यी त बडा सन्की मान्छे रहेछन् भनेर त्यो गीत रेकर्ड गर्न तयार भएनन् यसरी त्यो गीत रेकर्ड नभएपछि शिव अधिकारी एउटै गीतका कारण हामीमा चिनिनुहुन्छ यहाँ अघि सुकमित गुरूङको गीत धेरैपछि सुन्न पाइयो भनेर लेख्नुभएको थियो उहाँको नाम थियो भक्तपुरबाट पुरूषोत्तम मुनकर्मीजी त्यसै गरिकन नेपाली संगीतका मारथीबारे सत्य तथ्य थाहा पाउन सुनौ है निकै रोचक कार्यक्रम भनेर प्रकाश आज लेख्नुभएको छ एकजना मित्रले नारायण गोपाल त अद्भुत मान्छे रहेछन् भनेर लेख्नुभएको छ नारायण गोपाललाई अद्भुत बनाउने धेरै कुराहरू पनि छन् उहाँ भर्खरै एउटा प्रकाशित किताबमा उहाँ दुई हजार अडचालिस सालबाट बिहेमा आउनुभएको भनेर पनि लेखिएको छ जबकि उहाँको विवाह उहाँको नारायण गोपालको मृत्यु दुई हजार सडचालिस मंगिर उन्नाइस गते भइसकेको थियो अब हामी अचम्म मान्नुपर्छ नारायण गोपाल कहिलेकाहीँ कुनै कुनै बिहामा भूत भएर पनि अनुभवको पाइँदो रहेछ तर अर्को अनौठो कुरा दुई भण्डारी दाजुभाइले बुढानील कण्ठमा पाइरोसाइकोलोजी अध्ययन गर्ने क्रममा एकपटक नारायण गोपालको आत्मालाई पनि बोलाएको कुरा समाचारमा आएको थियो र नारायण गोपालले कसैलाई सिठे भनेर भनेको कुराले गर्दा नारायण गोपालका साथीहरूको खोजी भएको थियो त्यो बेला श्रीष भण्डारी र उहाँका मित्रले गरेको त्यो अभियानमा निकै चर्चामा रहेको थियो अब आजको कार्यक्रमबाट विदा माग्ने बेला बिहिबार हामी थप नयाँ कुराकानी गर्नेछौं यसभन्दा अगाडि विदाईको बेला एउटा गीत राख्न चाहन्छु यो गीत लेख्नुभयो जसिन्जन प्यासीले पछि उहाँले आफैले गीतमाथि पीएचडी गर्नुभयो र संगीत गर्नुभयो कर्मयोञ्जनले गाउनुभयो डेजी बराइलीले र यो गीत रेड नेपालमा लामो समय सेन्सरका कारण अड्किएको पनि थियो र पछि सेन्सर पास भयो यही गीतसँग विदा हुन्छौं शुभरात्री बिहिबार भी भिचा साबुमा तिमीले पनि पढे